यो गीतपछि यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्दछु प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा मधुमल्ला चार मोरङका गजलकार टिका खड्का राष्ट्रप्रेमीको गजल मेरो हातमा परेको छ बिगार्न सक्नेले बनाउन सकेनन् बिगार्न सक्नेले बनाउन सकेनन् आफै जोसे आगो निभाउन सकेनन् मानवताका कुरा जो गर्दै हिँड्दथे मानवताका कुरा जो गर्दै हिँड्दथे उनले लडेकालाई उठाउन सकेनन् आफैले जोसे आगो निभाउन सकेनन् आफ्ना गल्ती राख्न खोज्ने मान्छेले नै आफ्ना गल्ती राख्न खोज्ने मान्छेले नै विवेकी भैनाम कमाउन सकेनन् आफै जोसे आगो निभाउन सकेनन् रेगिस्तानमा जीवन काट्नेहरू भन्थे रेगिस्तानमा जीवन काट्नेहरू भन्थे त्यहाँ मनका इच्छा रमाउन सकेनन् आफैले जोसे आगो निभाउन सकेनन् असक्षमता कसको यी युवाको हेर असक्षमता कसको यी युवाको हेर जन्मिएको धरती हँसाउन सकेनन् बिगार्न सक्नेले बनाउन सकेनन् आफै जोसे आगो निभाउन सकेनन् नेपाली साहित्यको आकाशमा एउटा चम्किलो तारा आचार्य प्रभा हाल अमेरिकामा बस्दै आइरहनु भएको छ उहाँको एउटा गजल मेरो हातमा आज परेको छ गल्ती जीवनमा गरेपछि बल्ल थाहा भयो गल्ती जीवनमा गरेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो आँखा सपना देख्नेलाई मात्र होइन रहेछ आँखा सपना देख्नेलाई मात्र होइन रहेछ रडभुल्लमा परेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो मन सधैँ नै विश्वासमा अल्झिएर हो कि मन सधैँ नै विश्वासमा अल्झिएर हो कि आँसु तरतरी झरेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो आशा निराशा मनभरि पाल्दै बाँचिरहेथे आशा निराशा मनभरि पाल्दै बाँचिरहेथे नयन आँसुले भरेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो यसै सम्झेथे आफूलाई म के हुँ र भनी यसै सम्झेथे आफूलाई म के हुँ र भनी जब यौवन झरेपछि बल्ल थाहा भयो गल्ती जीवनमा गरेपछि बल्ल थाहा भयो आशा मनको मरेपछि बल्ल थाहा भयो कुन पापीले छोपे जस्तो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो पाउनै सकिन यो माया कस्तो निष्ठुरीले लुकाए जस्तो मान्छेको मन ढुङ्गा जस्तो ढुङ्गाको निश्चल देवता जस्तो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो फेवा बाटै हिमाल चुम्न तन्मा तन् साट्नु थियो फेवा बाटै हिमाल चुम्न तन्मा तन् साट्नु थियो गयो बाँची राख्न चोखो प्रीत लाउनु थियो तनमा तन साट्नु थियो चोखो प्रीत लाउनु थियो बुझ्नै सकिन यो छोपे जस्तो धरतीबाटै आकाश चुम्न मायाको फुल रोप्नु थियो धरतीबाटै आकाश चुम्न मायाको फुल रोप्नु थियो जस्तो, कुन पापीले छोपे जस्तो पाउनै सकिन यो माया कस्तो निष्ठोरीले लुकाए जस्तो मान्छेको मन ढुङ्गा जस्तो ढुङ्गाको निश्चल देवता जस्तो बुझ्नै सकिन यो जीवन कस्तो कुन पापीले छोपे जस्तो जीवन भित्र अनौठो कहानी रहेछ जीवनभित्र अनौठो कहानी रहेछ कहानी भित्रै जवानी रहेछ बल्ल बल्ल फुलेर झुल्न नपाउँदै बल्ल बल्ल फुलेर झुल्न नपाउँदै काँडा बिचको फुल त्यो नादानी रहेछ कहानी भित्रभित्रै जवानी रहेछ छाती भरिभरि फुल्न त फुल्यो तर छाती भरी फुल्न त फुल्यो तर पहाड किन रोज्यो बिरानी रहेछ कहानी भित्रभित्रै जवानी रहेछ बिहानी पख सूर्यको किरण सँगसँगै बिहानी पख सूर्यको किरण सँगसँगै फुल्नै नपाई झर्ने जिन्दगानी रहेछ कहानी भित्रभित्रै जवानी रहेछ जिन्दगी यस्तै हो भमराले छाडेपछि जिन्दगी यस्तै हो भमराले छाडेपछि जहाँ फुल्यो त्यही माटो सिरानी रहेछ जीवनभित्र अनौठो कहानी रहेछ कहानी भित्रै जवानी रहेछ गजलकार मानन्द रभाकीको गजल थियो यो यसलाई वाचन गरेर सुनाए चिनेको होइन तिमलाई नचिनेको होइन नबुझेको होइन तिमलाई नचिनेको होइन फेरि पने, तिमलाई भुल्ने उपाय नै छैन फेरि पने, तिमलाई भुल्ने उपाय तिम्रो खरै भत्काउने मेरो नियत है तिम्रो खरै भत्काउने मेरो नियत है फेरि पनि तिमीलाई भुल्ने ओखाती नै छैन फेरि पनि तिमीलाई भुल्ने ओखाती नै छैन Mm-hmm. नेटो काटी गए कै हो बिरसन छो कि बानी छे यता यो मन फर फर्क्यो फेरी पानी फर्क्यो फेरी नबुझेको होइन तिमीलाई नचिनेको होइन नबुझेको होइन तिमीलाई नचिनेको होइन फेरि पनि तिमलाई भुल्ने उपाय नै छैन फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन छाल जस्तै यो मन छ समुद्रको छाल जस्तै यो मन छ जति जति बिर्सु भन्छु याद बल्झिरहन्छ याद बल्झिरहन्छ राम्रोसँग थाहा छ मलाई तिमी मेरी होइन राम्रोसँग थाहा छ मलाई तिमी मेरी होइन फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन फेरि पनि तिमीलाई उपाय नै छैन तिम्रो घरै भत्काउने मेरो नियत हैन तिम्रो घरै भत्काउने मेरो नियत हैन फेरि पनि तिमीलाई भुल्ने ओखती नै छैन फेरि पनि तिमीलाई भुल्ने मन्दिर छ मस्जिद छ ऊ त्यो निर मन्दिर छ मस्जिद छ ऊ त्यो निर उभिएको सहित छ ऊ त्यो निर जसले खुन बगाए थियो मुलुकको लागि जसले खुन बगाएको थियो मुलुकको लागि आज पनि जीवित छ ऊ त्यो चोक निर उभिएको सहित छ ऊ त्यो चोक निर तिम्रै मान्छे उतै जाऊ उतै भेटिने छ तिम्रो मान्छे उतै जाऊ उतै भेटिने छ एकदमै चर्चित छ ऊ त्यो चोक निर उभिएको सहित छ ऊ त्यो चोक निर तिमी पनि आउनु ल साँझ परियो भने तिमी पनि आउनु ल साँझ परियो भने न भोग छ न निच छ ऊ त्यो निर उभिएको सहित छ ऊ त्यो निर दुई चार गजलकार जम्मा भएपछि दुई चार गजलकार जम्मा भएपछि गजल सुन्ने रित छ ऊ त्यो निर मन्दिर छ मस्जिद छ ऊ त्यो निर उभिएको सहित छ ऊ त्यो निर आछाम कालिका स्थानका गजलकार लक्ष्मण मिलन विष्टको गजल थियो यो परे परेरा गई की परेरा गई खई परे परेरा गई की परेरा गई कसरी भनू मरे गई कसरी भनौँ मरेर गई मरेर गई कि मरेर गई खै जालमा परेर गई कि परेर गई त्यो मदिरा नयनको त्यो मदिरा नयनको त्यो मदिरा मागे हारेर गई बिचरीले सधैँ पनि बिगारेर च्यादर ओढेर आएको त्यो इमानको च्यादर ओढेर आएको त्यो इमानको चादर इमानको चादर उसले यतै कतै उतारेर गई চলো দেখি শায়দ উজালো দেখি শায়দ উজালো দেখি শায়দ ডরাও ছে कसरी भनु मरे रगई मरे रगई की मरे रगई खै जलमा परे रगई की परे रगई